नमस्कार स्वागत तथा अभिवादन समाजका विविध गतिविधिको सङ्गालो कार्यक्रम ओजेलका खबरमा खबरमा छु म प्रेम सुनार सर्वप्रथम खुसीको खबर अबदेखि ओजेलका खबर रेडियो पुष्पाञ्जली वामी टक्सरबाट पनि प्रसारण हुने भएको छ यस अवसरमा रेडियो पुष्पाञ्जली सुनिरहनु भएका समस्त श्रोतामा अभिवादन टक्र्याउन चाहन्छु ओजेलका खबर हरेक सोमबार साँझ ठिक यसै समयमा सामुदायिक रेडियो स्काई र रेडियो गुल्मी रेडियो रिपब्लिक बुटोलबाट एकैसाथ प्रसारण हुने गर्दछ त्यस्तै मङ्गलबार साँझ सभा सात बजे रेडियो रुरु श्रृङ्गार सोही दिन साँझ आठ बजे सामुदायिक रेडियो ढोरपाटन बागलुङ नयाँ एफएम अर्घाखाँची र रेडियो गुल्मीबाट सभा सात बजे पुनः प्रसारण समेत हुनेछ त्यस्तै मङ्गलबार साँझ नौ बजे नेपाली सञ्चार रेडियो अस्ट्रेलियाबाट प्रसारण हुनेछ अनि Gulmi news dot com Gulmi today dot com Gulmi times dot com हाम्रो Gulmi news Arghakhanchi online Butwal online Facebook page Gulmi दिगाम सेरो फेरो अनलाइन पत्रिका ओजेलका खबर पल्लीकोट न्युज डट कममा चौबिसै घन्टा सुन्न सकिने छ भने ग्याबा संचार अभियान गुल्मीले ओजेलका खबरलाई युट्युबमा समेत राखेर संसारभरका श्रोतालाई सजिलै सुन्न सक्ने व्यवस्था मिलाएको छ समग्रमा ओजेलका खबर समाजमा लुकेको लुकाइएको दबेको दबाइएको आवाज हो कार्यक्रम ओजेलका खबरको प्रधान विषय अनियमितता भ्रष्टाचार समाजको विकृति विसङ्गति ओजेलमा परेका स्थान र व्यक्ति हाम्रो मौलिक संस्कृतिको पनि हामी खुलेर चर्चा गर्नेछौँ हाम्रो यही यात्राको आज हामी एक सय साठी श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ इन्द्रेगौडाकी कल्पना खरालको रहस्यमय मृत्यु सम्बन्धमा फलोअप न्युज र गुल्मीको दौगामा पनि अर्की एक महिलाको हत्याकी आत्महत्या अनि उनले जीवित छँदा भोग्नु परेको पीडा वेदना पस्किनेछौँ जीवनको गोरेटोमा त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला ओजेलका खबरको साथमा अर्घखाँची होटल एन्ड लज सञ्चालक दुई लालमणि आचार्य अन्ठानब्बे चार एकात्तर छैसठी दुई सय पच्चिस र छविलाल गिरी सन्तानब्बे चार सत्तरी शून्य पैँसठी पच्चिस तमघास सु सेन्टर तमघास भीमचोक गुल्मी व्यवस्थापक चन्द्रबहादुर नेपाली मोबाइल अन्ठानब्बे चार तिहत्तर पचहत्तर आठ सय उनासाठी तमघास सु सेन्टर तमघास भीमचोक गुल्मी राष्ट्रिय वाणिज्य ब्याङ्कको ठिक अगाडि विगत पन्ध्र वर्षदेखि सञ्चालन हुँदै आएको गुल्मी जिल्लाको एकमात्र सुविधा सम्पन्न hotel hotel Evergreen campus road Tamghas Gulmi phone शून्य उनासी पाँच बिस चार सय चार व्यवस्थापक निरज मरासिनी मोबाइल अन्ठानब्बे पाँच सत्तरी सत्ताइस नौ सय सतासी सर्वप्रथम सहयोग सम्बन्धी खबर सहयोग दाताकै आवाजबाट हजुर नमस्कार म बुद्ध रायमाझी बोलेको हो मेरो घर अहिले म बुद्ध रायमाझीजी घर चाहिँ कहाँ भन्नुभयो अरे ए कुर्गा हस्टिचोर कि बसन्ती कुँवरलाई सहयोग गर्छु भन्दै हुनुहुन्थ्यो को कसले गर्नुभयो एकचोटि जानकारी पाउन हजुर कुरिया छ अहिले हाम्रो सुक्का नगर बस्नुहुन्छ अहिले टोकियोमै हुनुहुन्छ उहाँले उहाँ हो एकजना एकजना तारा हजुर कुरिया जापान हुनुहुन्छ सोम रायमा हजुर दुर्गा छ अहिले हाल उहाँ जापानमा हुनुहुन्छ कृष्णा केसी हजुर उहाँ गुरिया छ अहिले उहाँ अहिले भैरवा डाँडा गाउँ हुनुहुन्छ हाल अहिले जापानमा हुनुहुन्छ पशुपति गिरी हजुर पशुपति गिरी हजुर उहाँ गुरिया पाँच भुवाजी अहिले हाल रानीबाई किया हुनुहुन्छ अहिले जापानमै हो दिल केसी हजुर दिल केसी दिल हो हजुर दिल दिल केसी हजुर गुरिया गङ्गा ए सुन्दर रायमाझी हजुर सुन्दर रायमाझी गुरिया अहिले हाल हाल जापानमा हजुर शर्मा हजुर अहिले हाल जापानमा हजुर हजुर नम्बर हजुर हजुर मैदान नम्बर हुनुहुन्छ हजुर एमलाल चौर अहिले हाल उहाँ जापानमा हुनुहुन्छ अहिलेसम्मको दाताहरू उहाँ यति नै हो कति रकम सहयोग गर्ने हो अहिलेको रकम लगभग लगभग तपाईँको साठीभन्दा मुनि पचपन्नको हाराहारीको हुन्छ साठी हजार करिब साठी हजार त अहिले नभनौँ किन अन्त यहाँ अरू यो पठाउँदाखेरि अब पैसा हुन्छ अब विशेष गर्न पऱ्यो कति यहाँको उठाएको अब नेपालमा जाँदाखेरि कसरी जान्छ पचपन्न हजार अनिवार्य त्यो रकम पछि पठाउँदै गर्नुहुन्छ तपाईँहरू हजुर हजुर रकम म आज नै यो रकम म नेपालमा पठाउँ अनि सुन्नुहोस् न बुद्ध रायमाझीजी तपाईँको कुर्का घर है अनि मलाई झट्ट याद आयो तपाईँले विवाह गरेको मुसीकोट दुई जलजले होइन र बहिनीको नाम के अरे ए ज्ञानु राय माझी बहिनी सबैजनालाई आभार प्रकट गर्दछौँ हामी अब म मित्रहरूलाई सबैलाई म हृदयबाट अब बसन्तीको नै एउटा ज्ञानको राम्रो हुन्छ भने तर म अझै पनि दुई चार हजार आठ दस हजार पन्ध्र बिस हजार बिस चालिस हजारको लागि उहाँको ज्यानलाई एकदम राम्रो प्रक्रिया हुन्छ भने भनेर म अझै पनि दिन तयार छु किन भन्नुहुन्छ भने कसैको ज्यान बच्छ भनेर त्यसको लागि आफ्नो जीवन पनि कुर्बान गर्नुपर्छ पछि हुन्छ बुद्ध रायमाजी ज्ञानु बहिनीलाई पनि मेरो धेरै धेरै सम्झना छ भनिदिनु होला तपाईँहरूको बसाइ चाहिँ सुखद रहोस् हस् हस् धन्यवाद हस् नमस्कार मेरो नाम मिना केसी मेरो घर मुसिकोट बगुवा वार्ड नम्बर छ गुल्मी मेरो दाजुको नाम हुकुम केसी रूपा केसी हजुर भाउजू रूपा केसी मेरो दिदी गोमा केसी भिनाजु एम केसी हजुर उहाँले अडचालिस हजार चालिस प्राप्त गर्नुभएको सहयोगको लागि प्राप्त गर्नुभएको छ पठाउनु भएको हजुर पठाउनु भएको छ लन्डनमा रहनुभएका हुकुम केसीले भन्दै हुनुहुन्थ्यो मेरो पिताजी कर्णबहादुर केसी र माता भगवती केसीको तर्फबाट एउटा पुण्य आर्जन होस् भन्नका लागि हामीहरूले सहयोग गर्दैछौँ हाम्रो परिवार जस्तो उहाँको धर्मपत्नी रूपा केसी हुनुभयो कोमा केसी भिनाजु एम केसी जो मुसिकोट छ राजचौरमा हुनुहुन्छ माया केसी खगेन्द्र बोहरा तमगास गुल्मीकै हुनुहुन्छ हुनुहुन्छ उहाँ पनि लन्डनमै हुनुहुन्छ उहाँहरूले सङ्कलन गरेर अडचालिस हजार रुपियाँ तपाईँ बहिनी मिना केसी मार्फत पठाउनु भएको छ जुन रकम ब्याङ्कमा राखिनेछ भिरकुटी विकास ब्याङ्कमा अडचालिस हजार भन्नुभयो होइन अडचालिस हजार चालिस हस् यसका लागि लन्डनमा बस्नुहुने हुकुम केसी उहाँकी धर्मपत्नी रूपा केसी गोमा केसी एम केसी त्यसै गरी खरबाङ बजारकी माया केसी खगेन्द्र बोहरा तमगास गुल्मी जो लन्डनमा हुनुहुन्छ उहाँहरूलाई पीडित परिवारको तर्फबाट हामी पुनः पुनः आभार प्रकट गर्न चाहन्छौँ हस् हस् धन्यवाद हस् धन्यवाद प्रेम सर थ्याङ्क यू वेलकम हजुर नमस्कार म धनबहादुर कुमार हस्पिटलबाट बोलेको छु म यो बसन्ती बचाउ सहयोग समिति हस्पिटलको संयोजक हो हजुर ओजेलका खबर मार्फत देश विदेशबाट सहयोग भइरहेको छ र हामी पनि गाउँघरमा सहयोग जुटाउने क्रममा लागिरहँदा हामीले पनि एक लाख दस हजारको सहयोग सङ्कलन गरी बसन्ती कुमारको नाममा खातामा पठाइदिएका छौँ र यस्तै सहयोग सङ्कलन अझै हामी गर्दैछौँ सङ्कलन कार्य जारी रहेको छ तपाईँ शिक्षक पनि हुनुहुन्छ कि हजुर म जालपा प्रहरीको प्रधान लेखक पनि हो कुन रे जालपा प्रहरी हस्पिटल जुन बसन्ती कुँवरका लागि एक लाख दस हजार रुपियाँ खाता राखिसक्नु भएको छ त्यसका लागि धन्यवाद र सहयोग दिने मुख्य मुख्य संस्थाहरू केहीको नाम भन्न सक्नुहुन्छ सहयोग दिने मुख्य संस्थाहरू त जनचेतना महिला समूह हस्पिटल हजुर हिमालय मावि देवस्थल मावि बालुखा मावि हजुर अनि यो श्रीकृष्ण अफसेट प्रेसले बाह्र सय बत्तिस पक्कै अरू संस्था पनि धेरै हुनुहुन्छ होला र व्यक्ति पनि धेरै हुनुहुन्छ होला उहाँको नाम लिन नसके पनि सबैलाई हाम्रो तर्फबाट पनि हार्दिक धन्यवाद छ सहयोग सङ्कलन कार्य जारी रहोस् हस् धन्यवाद श्रोता पछिल्लो चरण रहस्यमय रूपमा मृत फेला परेकी आपचौर छ कि कल्पना खराल सहित विगत लामो समयदेखि बडीघाट खोला लाइनमा थुप्रै मानिसहरूको रहस्यमय मृत्यु हुँदै आएको छ तर त्यस्ता घटनाको प्रहरी प्रशासनबाट निष्पक्ष छानबिन हुन नसकेको त्यस बडीघाट खोला लाइनका जनताको गुनासो छ सुनौ यो स्थलगत रिपोर्ट नमस्कार मेरो नाम झविराम शर्मा हो म यहाँ कुर्गा पाँच भजिदिकै निवासी हो पोहोर साल हामीले यहाँ हाम्रो जन विष्णु नि दलबहादुर पछाडिको मृत्यु भयो अनि त्यो मृत्यु भएको ठाउँमा हामी जाने गयौँ तपाईँ पनि यहाँ आउनुहुन्थ्यो हामी सबैले हेऱ्यौँ त्यहाँ पुरै बाहिर पनि रगतका जाने पुरा जाने छेर्का हुँदै खोलामा पुगेको अवस्था छ अनि गएर खोलामा ऊ स्वयं अथवा चाहिँ लास पनि रसीले बाँधिएको अवस्था थियो र भनौँ स्वयं परहरीले पनि यो जाने हत्या हुनुपर्छ भनेर चाहिँ परहरीहरूले समेत पनि भने अनि त्यो केस अहिलेसम्म यहाँ भनौँ कि केही भनौँ थाहा पाउन छ के छैन यस्तै कर्म छ यो बडियाल खोलाको एरियामा भनौँ कि जहीँदेखि तलदेखि माथि रुद्रमणीदेखि माथि जाने ढोरपाटनसम्म जो यो बलियारको भनौँ खोलाका किनारमा निकै असुरक्षित भएको अवस्था छ यसमा यो प्रहरी प्रशासन यो देशकै यो जुन अथवा शान्ति सुरक्षा कायम गर्ने निकायहरू कता भनौँ आस्थाहरू बसेको छ यो निकायसँग यो कमसेकम हाम्रो आवाज त्यहाँ पुर्याइदिनु पर्यो यो हाम्रो अनुरोध छ तपाईँसँग हस् धन्यवाद मेरो नाम अग्निधर लोहनी यहीँ सार बजार मेरो मेडिकल छ र म औषधि व्यवसायी हुँ र यस सन्दर्भमा भन्दाखेरि जुन आपराधिक घटनाहरू घटिराखेका छन् यसमा विशेष त negara र प्रेमको कारणले हुने गर्छन् जस्तो मलाई लाग्दछ प्रमुख कारणहरूका यी दुईवटा कारण हुन् र यसमध्ये मलाई अत्यन्तै हृदय विदारकको रूपमा रहेको एउटा कुर्गा भुवाचितीको घटना मनमा आइराखेको छ जसमध्ये विष्णु पसाई जुन कुनै पनि हालतमा मान्छे आफै गाडिएर खोलाभित्र गएको अवस्थामा जान सक्दैन र त्यस्तो अवस्थामा पनि उनको हातमा डोरीहरू बाँधिएर राखिएको अवस्थामा त्यहाँको स्थानीय बासिन्दाहरूले र घर परिवारले उनलाई फेला पारे र सुनिन्छ त्यो घटनामा कुनै होटलमा बस बसेर उनले जहाँ खाएका थिए र त्यो होटलको रसी र उनको हातमा बाँधिएको रसीको जुन रङ र साइज हो त्योसम्म पनि मिलेको कुरो अनुसन्धान क्रममा सुनिएको पनि पाइयो तर त्यसको अहिलेसम्म वास्तविक घटना र वास्तविक अपराधी पत्ता लगाउन सकेको छैन प्रशासनले यसमा अत्यन्तै दुःख लागेको छ र यसै गरी करिब करिब एक दुई वर्ष अगाडि एउटा यात्रुको रूपमा गुल्मी नेटाका तिनजना भाइहरू जुन काठमाडौँ गोरखपुर हुँदै तिनीहरू नाइट बसमा बुटोलबाट नाइट बसमा घर जाने क्रममा बुवाचितीमा आए र त्यहाँ गाडी केही समय रोकियो र त्यही रोकिएकै अवस्थामा एकजना भाइलाई बेहोस हुने गरी टाउकोमा करिब दुई इन्च गहिरो चोट लगाएर उनलाई मारियो भनेर खल्सीमा फालिएको अवस्थामा उनलाई फालियो र त्यसपछि बिहान त्यहाँको स्थानीय बासिन्दाहरूले उनलाई देखेर एकजना महिलाले देखेर हारगुहार गरी उनलाई त्यहाँबाट यहाँ वामिटक शर्मा ल्याइयो र मृत भएको अवस्था जस्तो मानेर उनीहरूले यहाँ पुर्याएका थिए र हामी यहाँ एल्बुसमा उनलाई उपचार प्राथमिक उपचार पश्चात यहीँ वामीवासीबाट चन्दा करिब करिब पन्ध्र हजार जति हामीले चन्दा उठायौँ र उनलाई फेरि तानसेन मिसनमा पठायौँ पछि उनको परिवार आमाहरू त्यहाँ पुग्नुभयो र उनले अहिलेसम्म अपराधी पक्कै चिनेका छन् तर बोल्न नसक्ने अवस्था भएको हुनाले उनले आफूले अपराधी भन्न को हो भनेर भन्न सक्दैनन् हातले सङ्केत गर्छन् बोलीबाट भन्न नसक्ने सक्ने अवस्था छ र उनी अहिलेसम्म जीवित छन् तर एउटा अपाङ्ग अवस्थामा बोल्न नसक्ने अवस्थामा उनको जीवन गुजिरहेको छ र यसै गरी अहिले भर्खरै मात्रै जुन इन्द्रे एकजना कल्पना खरेलको रहस्यमय हत्या गरिएको छ र त्यसमा अत्यन्तै हेर्दै विधारक ती बाल बच्चाहरूको भनाइबाट हामीलाई त्यो भनाइले पनि उनको स्वाभाविक घटना नभएर एउटा सुनियोजित घटना हो जस्तो हामीलाई लाग्दछ र यसमा प्रशासनले जसरी पनि ती अपराधीहरूलाई पत्ता लगाउनुपर्छ र बाहिर ल्याउनुपर्छ यो गरियो भने मात्रै जुन यस्ता दुर्घटनाहरू यस्ता हत्याहरूलाई समाजबाट बाहिर हुन सकिन्छ होइन भने अपराधीहरू लुकी छिपी बसेको अवस्थामा फेरि यस्ता घटनाहरू भोलिको दिनमा घट्नेछन् र बढ्नेछन् भन्ने मलाई लाग्दछ मेरो नाम नाम बाबुराम खराल हो मेरी बुहारी कल्पनाको घटनामा कतै चौकीबाट चाहिँ फेरि ढाकछोप गर्ने खालको जस्तो त चाहिँ हुँदैन जस्तो चाहिँ हामीलाई लाग्छ यो ढाकछोप चाहिँ नहोस् छिटोभन्दा छिटो यो रिपोर्ट चाहिँ निकालिदियोस् र हामीलाई चाहिँ बताइयोस् र गल्ती एन्चे गर्नेलाई कारबाही एन्चे होस् यस्ता घटना चाहिँ अगाडि नघटुन् यो हामीले चाहिँ गुहार नपाइने हो कि यो चौकी कसको लागि चाहिँ राखेको हो जनताको लागि राखेको हो कि यो अरू चलखेल गर्नलाई चाहिँ राखेको हो कि यो हामीले बुझ्न सकिएन यो छिटोभन्दा छिटो हामीलाई यसको रिपोर्ट चाहिँ चाहियो चौकीबाट भन्ने कुरा राख्दै म अहिले बिदा हुन चाहन्छु हस् धन्यवाद धन्यवाद हामी यति बेला माघ छब्बिस गते रातिदेखि घरबाट बेपत्ता हुनुभएकी र सत्ताइस गते बिहान बडीघाट खोलामा मृत फेला पर्नुभएकी कल्पना खरालको घरमै आइपुगेका छौँ र साँच्ची नै कल्पनाका जेठाजुले भने झै प्रहरी प्रशासन जनताका लागि कि वा अन्य चलखेलका लागि कल्पना खरालको डुबेर वा बगेर मृत्यु भएको भए पेट ढाडिनु पर्थ्यो उनले पानी खानु पर्थ्यो उनको पेट झन भित्र पसेको अवस्थामा हामीले घटनास्थलबाटै देखेका गरेका थियौँ र त्यो जुन कल्पना रहेको ठाउँमा पनि हामी निहालेर आइसकेको अवस्था छ र यहाँनिर उहाँका श्रीमान घनश्याम खरालजी आइपुग्नु भएको छ घरमै के भन्नुहुन्छ त यस सम्बन्धमा म उनै घनश्याम खराललाई सुन्न गइरहेको छु के लाग्छ खरालजी म विदेशमा बसेको पाँच वर्ष भयो अनि यसभन्दा अगाडि मेरो सम्बन्ध राम्रो थियो फोन सम्पर्क भइरहेको थियो सबैजना ठिक थियो होइन अब यो घटनामा उसले आफै जाने गरेको होइन बाहिरी मान्छेबाट जो यस्तो चलखेल जाने गरेको हो यो दुर्घटना बाहिरी मान्छेबाट जाने गराएको हो होइन यस घटनाको हत्यारालाई जानेर प्रहरी प्रशासन कार्यालयले जानेर लिनुपर्छ यसले गहिरो रूपले लिनुपर्ने आवश्यक देख्छु मैले यदि हाम्रो देशमा मानव अधिकार छ भने पार यो हत्यारालाई जिल्ला प्रशासन कार्यालयले भेटाउनुपर्छ खोज्नुपर्छ यस्ता घटनाहरू फेरि पनि यो ठाउँमा र अन्य ठाउँहरूमा चाहिँ नदोरिन् र त्यो हत्यारालाई ढाकछोप गर्ने कार्यक्रम कसैले पनि नगरियोस् यस्तो चलबाजी जान नगरियोस् भन्ने कुरो चाहिँ मैले गर्दछु तपाईँको श्रीमती जुन आइफोन त्यति बेला हराएको छ नि हजुर जो नानीहरूले पनि भनिसकेका छन् त्यो आइफोन प्राप्त भयो भएको छैन अहिलेसम्म भएको छैन हजुर तपाईँसँग पछिल्लो चरण कति दिन पहिला तपाईँसँग कुराकानी भएको थियो मेरो शनिबार लक्ष्मरको आठ बजेर चौन्न मिनट जाँदाखेरि उसित मेरो कुराकानी भइराखेको थियो के थियो मिठासपूर्ण थियो मिठा मैले मिठासपूर्णले चाहिँ उसले चाहिँ कुरा गरिराखेको थियो